तिमीले पनि पढे हुन्छ अरूले जसकै बुझे पछि पत्ताहरू च्याते हुन्छ एउटा खुल्ला किताबमा तिमीले पनि पढे पढे हुन्छ अरूले जस्तै पढे पछि बेकार सम्झे फाले हुन्छ एउटा खुल्ला किताब तिमीले पनि पढे जो उस कई আছে